W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा आज एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ हरेक मे एक तारिकका दिन मनाइने यो दिवस मजदुरका लागि हर्षोल्लास मनाउने दिन हो पेसागत सवालमा एकजुटदेखि पनि विभिन्न पार्टी निकट मजदुर सङ्गठनहरूले आज मे दिवस छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी मनाउँदैछन् सन् अठार सय छयासीमा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले देखाएको वीरतापूर्ण प्रदर्शनको सम्झनामा यो दिवस मनाउने गरिन्छ आठ घन्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको माग राखेर सडकमा उत्रेका उनीहरूले देखाएको अदम्य साहस र बलिदानीको सम्झना नै मे दिवसको मुख्य आकर्षण हो आफ्ना मागको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरूको साहसप्रति सम्मान गर्दै मजदुर हकितका लागि थप उपलब्धि प्राप्त गर्न गोलबन्द हुने सन्देश मे दिवसले दिने गरेको छ नेपालमा निजी तथा सरकारी सङ्घ संस्थामा करिब एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत रहेको तथ्याङ्क छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावको विरोधमा लागेका दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ मजदुर दिवसको अवसरमा रेग्मीले सन्देश सार्वजनिक गरेर चुनावी प्रक्रियाप्रति फरक धारणा राख्ने राजनैतिक दल तथा समूहलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो राजनैतिक स्थायित्वका लागि संविधान सभाको गठन मार्फत संविधान निर्माण हुनुपर्ने र त्यसका लागि समावेशी निष्पक्ष जनसहभागितामूलक र स्वच्छ संविधान सभा चुनावको गर्न गर्नका लागि सरकार तत्पर रहेको रेग्मीको भनाइ छ नेकपा माओवादी लगायतका विभिन्न दलले चुनावी प्रक्रिया बहिष्कार गरेपछि यसअघि सरकारले वार्ताको पहल गरिरहेको छ अध्यक्ष रेग्मीले आगामी संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई आह्वान समेत गर्नुभएको छ सरकार र सङ्घीय समाजवादी पार्टीबीच आज वार्ता हुँदैछ शान्ति कोषको सचिवालय बब्बर महलमा अपरान्ह हुने वार्तामा उच्च स्तरीय राजनैतिक समिति खारेजी सहितका माग राखिने सङ्घीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार सरकारसँगको वार्ता अघि एजेन्डा तय गर्न समाजवादीको स्थायी समितिको बैठक बस्नेछ सङ्घीय समाजवादीले उच्च उच्च स्तरीय राजनैतिक समिति पच्चिस बुधे बादडक फुकाउ आदेश संशोधन लगायतको माग अघि सार्दै आएको छ चितुवाको आक्रमणबाट गरती काभ्रेको मैथिनकोट गाविस नम्बर नौ भेडाबारीमा दुई वर्ष बालकको ज्यान गएको छ खाना खाँदै गरेको गरेका केशव प्रसाद भर्तेलका छोरा मोहन भर्तेललाई राति आठ बजीतिर चितुवाले आक्रमण गरी जङ्गलतर्फ लगेको थियो स्थानीय बासिन्दा भकुण्डे र बालुवा प्रहरी चौकीको सहयोगमा राति अबेर घरदेखि दुई सय मिटर टाढा रहेको लप्से जङ्गलमा बालकको शव फेला परेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ चितुवाले दुईवटा खुट्टा खाइसकेको अवस्थामा बालकको शव भेटिएको स्थानीय बासिन्दाले बताएका छन् बङ्गलादेशमा पहिलोपटक संसदको अध्यक्षमा एक महिलालाई चयन गरिएको छ सत्ताधारी अवानी लेकी अध्यक्ष सदस्य सिरिन शर्मिन चौधरी अध्यक्ष चुनिनु चुनिनु भएको हो यसअघि उहाँ महिला तथा बालबालिका मन्त्री रहिसक्नु भएको छ उहाँको नियुक्तिसँगै मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा चारमध्ये तीन शीर्ष राजनैतिक क्षेत्रको नेतृत्व महिलाले गर्ने भएका छन् बङ्गलादेशको प्रधानमन्त्री शेख हसिना हुनुहुन्छ भने मुख्य विपक्षी दल बिएनपी अध्यक्ष खालिद जिया रहनु भएको छ र आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासँग खेल्दैछ खेल नेपाली समयअनुसार बेलुका सभा सात बजेपछि बर्मुडाको सेन्ट डेभिड्स क्रिकेट क्लबको मैदानमा हुनेछ लगातार दुई खेल हारेसँगै नेपालको डिभिजन दुईमा पुग्ने यात्रा कठिन बनेको छ शीर्ष दुईमा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आज र यसपछिका सबै खेल जित्नुपर्ने दबाव छ यसैबीच अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुने भएको छ भारतको चर्चित फुटबल क्लब मोहन बगान र दुई हजार उनासत्तरी सालको शहीद स्मारक A division league champion three star क्लबबीच प्रतिस्पर्धा हुनेछ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्ह सभा चार बजेपछि हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ दोस्रो खेलमा दिल्ली र कोलकाता भिड्नेछन् हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज सुविधा भई नमस्कार